सार्न आउँदो बाह्र गतिसम्म सम्बन्धित गाविस तथा नगरपालिकाको वडा कार्यमा निवेदन दिन आयोगले आग्रह गरेको छ यस्तै दर्ता भएको कुनै नाममा दावी विरोध भए चौध गतिसम्म आवश्यक प्रमाण सहित निवेदन दिन सकिने आयोगले जनाएको छ सम्बन्धित गाविस या नगरपालिकाको वडा कार्य तथा आयोगको वेबसाइटमा नाम फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय या आयोगमा सम्पर्क गरी बुझ्न सकिनेछ आयोगले असार मसान्तसम्म फोटोसेटको मतदाता नामावली सङ्कलन गरेको थियो एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराले केही क्रान्तिकारीहरूले अहिले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रवादी देख्नु देख्न थाल्नु विडम्बनापूर्ण भएको बताउनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराले गणतन्त्र बिनाको राष्ट्रियताको कुरा गर्नु टाउको बिनाको शरीर भएको टिप्पणी गर्नु भएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मुलुकलाई निकास दिन पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि भट्टराले यो कुरा जिल्लाको घुमाउरो पारामा खण्डन गर्नुभएको हो नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलको पाइल्सको शल्यक्रिया गरिएको छ पौडेलको शिक्षण अस्पताल महाराजगंजमा आज बिहान डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो शल्यक्रियापछि उपसभापति पौडेललाई शिक्षण अस्पतालको पोस्टर पोस्ट अपरेटिभ वार्डमा राखिएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो अधिकारीका अनुसार सोमबार अस्पताल भर्ना हुनुभएका पौडेल आज पनि अस्पतालमै रहनुहुनेछ नेपाली कंग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले राजतन्त्रको बारेमा विचार गर्ने बेला गएको बताउनु भएको छ आज नेपाल प्रेस युनियन चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राठौरले कंग्रेसले विश्वास गर्न छाडेको दिन राजतन्त्रको अन्त्य भएकाले त्यसमा विचार नहुने प्रश्न पार्नुभयो केही दिनअघि कंग्रेस नेता शशाङ्क कोइरालाले एक अन्तर्राष्ट्रिय संसार माध्यममा कंग्रेसले राजतन्त्रको बारेमा विचार गर्न सक्ने धारणा राखेको सम्बन्धमा उहाँले कडा आलोचना गर्नुभयो कंग्रेसलाई राजतन्त्रले विश्वास गर्न छाडेपछि कंग्रेसले पनि राजतन्त्रको विश्वास गर्न छाडेको उहाँको भनाइ थियो नेविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका राठौरले नेविसङ चितवनको विवाद केन्द्रले छोटै टुङ्ग्याउने छिट्टै टुङ्ग्याउने जानकारी दिनुभयो उहाँले अहिले चितवनमा रहेका कुनै पनि सङ्घका पदाधिकारी वैधानिक नभएको दावी पनि गर्नुभयो राप्रपा नेपालले भदौमा राष्ट्रिय एकता यात्रा गर्ने भएको छ केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रियताको भावना वृद्धि गर्न एकता यात्रा गर्ने निर्णय गरेको हो बैठकले भदौमा जिल्ला अध्यक्ष अध्यक्षहरूको सम्मेलन भदौ दस र एघारमा गर्ने निर्णय गरेको छ भने चुनावी तयारीका लागि घोषणा पत्र तयारी सहितका एघारवटा समिति गठन गरेको छ नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता सङ्घबीच सहमति गराउन सरकारले पहल थाल्ने भएको छ पक्षबीच सहमति नहुँदा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै सरकारले चासो देखाएको हो ग्यास विक्रेताले कमिसन बढाउनु पर्ने र उद्योगीले बढाउन नसक्ने बताएपछि उत्पन्न समस्या समाधानको लागि छलफलको तयारी थालेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ग्यासको आपूर्ति र बिक्रीमा समस्या देखियो सरकार हस्तक्षेप गर्न बाध्य हुने मन्त्रालयका प्रवक्ता दीपक सुविदीले बताउनुभयो आन्दोलनरत विक्रेताहरूले सोमबार चारवटा ग्यास उद्योगमा तालाबन्दी गरेपछि उद्योगीहरूले सुरक्षाको माग गरेका छन् ग्यास बिक्री गर्न तयार भए पनि असुरक्षाको कारण समस्या भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमरेले बताउनुभयो बाराको मनहरवा गाविसका सचिव शङ्कर प्रसाईमाथि आज बिहान आक्रमण भएको छ मनहरवाको गाविसको बढौवा टोलीस्थित आफ्नै घरमा आज बिहान स्थानीय वृद्ध वृद्धहरूलाई सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरिरहेको बेला सचिव प्रसाईलाई स्थानीय युवाहरूले आक्रमण गरेका हुन् युवाहरूको आक्रमणबाट कुटपिटको कारण गाविस सचिव प्रसाईको देब्रे आँखामा गम्भीर चोट लागेको जैतापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले जानकारी दिनुभयो सामाजिक सुरक्षा भत्ता वितरणमा विभेद गरेको भन्दै युवाहरूले गाविस सचिव प्रसाईलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् गाविस सचिवलाई कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाले अवैध रूपमा ल्याएको बीस लाख रुपियाँ बराबरको तीन सय उनासत्तरी बोरा गुड्खा बरामद गरेको छ सुरक्षाको आधारमा सीमा सुरक्षा कार्य धनुषाबाट गएको मोबाइल गस्ती टोलीले सोमबार राति जनकपुर नगरपालिका साथमा रहेको रामचन्द्र शाहको गोदामबाट गुड्खा बरामद गरेको हो बरामद गरेको गुड्खा राजस्व अनुसन्धान कार्यालय पतलैयामा बुझाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय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 मात्र पदभार ग्रहण गर्नुभएको थियो संसद बलेसे जिर्गामा उहाँमाथिको विश्वासको प्रस्तावमा मतदान हुँदा उहाँको पक्षमा साठी सांसद देखिएका थिए भने विपक्षमा एक सय छत्तिस सांसद देखिएका हुन् राष्ट्रपति कार्यालय आफू गृहमन्त्री गृहमन्त्रीलाई पदबाट हटाउनु पूर्व यस विषयमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताउनुभयो नेवरका लागाडिया विमानस्थलमा ल्यान्डिङ गर्ने क्रममा विमानको चक्का भाँचिएपछि दसजना घाइते भएका छन् अगाडिको चक्का भाँचेर सो दुर्घटना भएको हो सो दुर्घटनामा घाइते भएका सबैलाई अस्पताल लगिएको स्थानीय अधिकारीहरूले जनाएका छन् र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा भारी र नन्तरी विजयी भएर उच्च मनोबल बनाएको घरेलु टोली श्रीलङ्का त्यस्तै नतिजा दोहोऱ्याउने दाउमा छ पाहुना टोली दक्षिण अफ्रिका भने पहिलो खेलमा बिहोरेको हारको बदला लिँदै श्रृङ्खला एकैको बराबरी बनाउने कोसिसमा रहनेछ पहिलो खेलमा दक्षिण अफ्रिका एक रनले पराजित भएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन आयोगमा दर्ता भएका फोटोसेटको मतदाता नावली आज देशभरका गाविस नगरपालिकाको कार्यमा सार्वजनिक हुँदै कंग्रेस उपसभापति पौडेलको पाइसको शल्यक्रिया गरियो केही क्रान्तिकारीहरूले पूर्व राजशाहलाई शाहलाई राष्ट्रवादी देख्नु विडम्बना भएको ए माओवादी नेता भज राईको भनाई राजतन्त्रको बारेमा विचार गर्ने बेला गएको कंग्रेस केन्द्रीय सदस्य राठौरको थम्याई अफगानिस्तानमा तालिबान लडाकुको बढ्दो आक्रमण नियन्त्रण गर्न नसकेको भन्दै संसदद्वारा गृहमन्त्री पतङ्गलाई बर्खास्त गर्ने निर्णय न्युयोर्कमा विमान दुर्घटना दसजना घाइते र दक्षिण अफ्रिका र श्रीलंका बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै हौस् त दिउँसो दुई बजे कर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा एटिच्युड multi learning academy math science